रात भने पयक पयक सुत्केरीलाई खुवाएँ सुत्केरीको नाम गरी टाउको मैले खाएँ ए होइन मैले घाँटेको सत्य सत्य धरो धर्म झुटो कुरो छैन बोलेको सुस्करी लाई खुवाए सुस्करी को नाम गरी टाउको मैले खाएँ ए होइन मैले ढाँटेको सत्य सत्य धरो धर्म झुटो कुरो छैन बोलेको Thank you. पाला छोरा पाइहाली भन्दा कालो यस पालाको छोरा चाहिने हाकिम हुने पालो अर्को पाला छोरा पाए पहाड पठाए तिमीला राम्री छोरी पाइ भने ज्वाइका घर तिमीला रात भाले पयक पयक सुत्केरीलाई खुवाएँ सुत्केरीको नाम गरी टाउको मैले छैन मैले ढाँटेको सत्य सत्य धर्म झुटो कुरो छैन बोलेको छोराछोरी ठुला होलान् ठुलै भागे खोल्लान् समयमै मिल्दो जोडी आफैले नै रोल्लान् पन्त राखी सबै भाइको अंश गरी दिम्लान् बुढाबुढी कुम्लो बोकी तीर्थ हिँडी दिम्लान् रात भले पयाक पयाक सुत्तेरीलाई खुवाएँ सुत्तेरीको नाम गरी टाउको मैले खाएँ ডাঁটে কো সাথে সাথে ধরো ধর্ম দ্রুত পুরো তাই বলে কো